बाढी नेटवर्क मार्फत देशैभरि बिहान छ बजे नमस्कार आदरणीय श्रोताहरू चुनावको मिति तोकेर चुनावमा जानुपर्ने दलहरू अहिले चर्का चर्कीमा उत्रेका छन् एक आपसमा आरोप प्रत्यारोप सुरु भएको छ लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने उच्चस्तरीय राजनीति समितिको निर्णयपछि संवैधानिक परिषदको निर्णयपछि अहिले मुलुकको राजनीति लोकमान सिंह कार्कीमय भएको छ साँच्चीकै दलका नेताहरूसँग अरू एजेन्डा छैन अहिले अथवा चुनावमा जानको लागि दलहरूले जसरी एउटा सहमति जुटाउनु पर्थ्यो आज किन यस्तो आरोप प्रत्यारोप बस सुरु भएको छ नेपाली राजनीतिमा अब यसले चुनाव हारिन सक्ने पनि नेताहरूले बताउन थालेका छन् भने कतिपयले जस्तो सुकै परिस्थिति भए पनि राष्ट्रपतिले नाम फिर्ता लिनुपर्छ भन्न थालेका छन् अब के हुन्छ त हाम्रो बिचमा हुनुहुन्छ नेपाली कङ्ग्रेसका प्रभावशाली नेता डाक्टर मिलेन्द्र रिजाल डाक्टर साहब यहाँलाई बानी बस्नु स्वागत गर्न चाहन्छु धन्यवाद तपाईँहरू चुनावमा जानुपर्ने होइन चुनावको मौसम अथवा चुनावको माहौल सुरु गर्नुपर्ने बेलामा तपाईँहरू लोकमान सिंह कार्कीको एजेन्डामा राष्ट्रिय बहस गर्न लाग्नुभयो नि किन चुनावकै लागि हाम्रो प्राथमिकता चुनावकै विषयमा छलफलहरू अगाडि बढ्छन् हामीले सुरुदेखि भन्यौँ कि चुनावमा दुविधा र आशंका व्यक्त गर्ने दलहरू छन् तिनलाई पनि चुनावमा भाग दिने परिस्थिति निर्माण गर्नु छ त्यसमा द्विपक्षीय वार्ताहरू र पुरै चार पार्टी जसले निर्वाचनका लागि एउटा अग्रसरता लिएर नयाँ सरकार गठन गरेका छन् चार पार्टीको तर्फबाट पनि प्रयास हुनु पऱ्यो चार पार्टी मध्येका पार्टीहरूले अघि नै मैले भने जस्तो द्विपक्षीय वार्ता इत्यादिको क्रम पनि सुरु गर्नु पऱ्यो अहिले अब देश त्यस त्यसैतर्फ जानुपर्छ हामीहरू गाउँमा जाँदा जिल्लामा जाँदा एउटा वातावरण देखाएको छौँ कि जनता अब चाँडै चुनाव होस् यो अप्ठ्यारोबाट मुलुकले चाँडै निकास पाओस् भन्ने नै देखिन्छ उत्साहका साथ पार्टीका सभाहरूमा हाम्रो मात्रै होइन अरू पार्टीका सभाहरूमा पनि जनसहभागिता देखिन्छ त्यसैले चुनावतर्फ तर पनि दलहरू किन लोकमान सिंह कार्कीतिर केन्द्रित हुन थाले नि अब त्यो विषय पनि स्वाभाविक रूपले छलफलमा आएको छ तर अब संवैधानिक परिषद र राष्ट्रपतिका बिचमा रहेको कुरा भयो त्यसलाई त्यही छोडेर हामीहरू अब आफ्नो काम मूल काममा लाग्नुपर्छ त्यो विषय विरोध आएको कुरालाई आएको छैन भनेर आँखा चिम्लिएको पनि मैले होइन तर तर नेपाली कङ्ग्रेसको अडान के हो डाक्टर रिजाल त्यस विषयमा मैले भनिहालेँ नि राष्ट्रपति र संवैधानिक परिषदका बिचमा छ त्यो विषयलाई तिनै टुङ्गो लगाए पुगि नै हाल्छ तर पनि अहिले नाम फिर्ता लिनुपर्छ लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग आएको प्रमुख बनाउनु हुँदैन भन्ने कुरा त आयो नि त बाहिर मैले यस विषयमा लामो बहस अहिले गरिराख्नु आवश्यक देखेन किन डाक्टर रिझाल यो पनि राष्ट्रिय बहसको विषय भइसक्यो दुईटा बुदा राखेँ त मलाई एउटा संवैधानिक परिषद र राष्ट्रपतिका बिचमा छ ती जसरी टुङ्गो लागे पुगिहाल्छ यसमा अरू कुरा गरिराख्नु आवश्यक पनि भएन दोस्रो कुरा संवैधानिक परिषद र राष्ट्रपतिका बिचबाट टुङ्गो लागिसकेपछि पनि चित्त नबुझ्ने नबुझ्दाखेरि पनि मुलुकका वैधानिक प्रक्रियाहरू छन् ती वैधानिक प्रक्रियाहरू मार्फत यसलाई टुङ्ग्याउने बाटोमा जानलाई कहिले पनि अवरोध हुन्न त्यसैले त्यसैतर्फ जानुपर्छ अब विरोध भएकोलाई विरोध नेपाली कङ्ग्रेस सभापति सुशील कोइरालाले भन्नुभएको छ नाम फिर्ता लिनुपर्छ पुनर्विचार गर्नुपर्छ भनेर डाक्टर रिजाल अब यस यसबारेमा यतिका धेरै बहस भइसकेका छ मैले थप अरू कुरा गरेर यो बहस बाट बाहिर निस्कने काम पनि हुन्न त्यसैले यसमा भएको बहसमा मैले बाँकी अरू थप कुरा गरिराख्नु आवश्यक देखेन यसको जुन वैधानिक प्रक्रियामा छ त्यही वैधानिक प्रक्रियामा टुङ्गो लागोस् त्यसपछि पनि चित्त नबुझ्ने हो भने अरू वैधानिक संस्थाहरू छन् ती संस्थाहरू मार्फत टुङ्गो लाग्दाखेरि पुग्छ भन्ने लाग्छ तर सच्याउनु पर्छ भन्ने कङ्ग्रेसको अडान होइन मैले भनिसकेँ मैले तपाईँ मेरो पार्टी सभापतिले बोलेको कुरा बाहिर आएकै छ होइन अरू नेताहरूले बोलेको कुरा भने बाहिर किन सभापतिले अब यसमा मैले लोकमान सिंह कार्कीको विपक्षमा किन उत्रिनु भयो तपाईँ नै अघि सुरुमा कुराकानी गर्दा भन्नुभयो कि मुलुक निर्वाचनतर्फ जानुपर्ने हो तर जान सकेन एउटा व्यक्तिमा केन्द्रित भयो मुलुक डाक्टर रिजाल निर्वाचनतर्फ जानुपर्ने हो निर्वाचनतर्फ लाउने लिएर जाने नै प्रयास गरिरहेको छौँ त्यसैले तपाईँले यसै विषयमा लामो बहस गराइराख्ने हुँदा यो विषयमा जहाँ जहाँ जसरी भएको छ अब जनताको चासोको विषय छ जिज्ञासाको विषय छ बाढी बसमा ऋषि धमलाले यो कुरा उठाएन भने जनताले के भन्ला त मैले भनिसकेँ नि जनताको चासो छैन मैले भनिनँ विरोध छैन मैले भनिनँ विरोध शान्तिपूर्ण रूपमा भएका विरोध छन् शान्तिपूर्ण रूपमा विरोधलाई शान्तिपूर्ण विरोधै हो भन्ने रूपमा लिनु पर्यो वैधानिक प्रक्रिया छ राष्ट्रपति र संवैधानिक परिषदका बिचमा छ त्यहाँबाट टुङ्गे भयो त्यहाँबाट टुङ्गिएको कुरामा पनि चित्त बुझेन भने कसैलाई पनि विरोधमा हुनेलाई यसबारेमा चित्त नबुझाउनेलाई अथवा अहिले चुप लगाएर बस्नेलाई पनि चित्त बुझेन भने पनि अरू त्यस पछाडिका पनि वैधानिक प्रक्रियाहरू हुन्छन् त्यही वैधानिक प्रक्रियामा गए भइहाल्छ अहिले अब हामी यही विषय बाहेक अर्को विषय होइन धेरै मुद्दाहरू छ डाक्टर रिजाल नेपालमा तर पनि तपाईँ संवैधानिक परिषदको जुन निर्णयलाई राम्रोसँग निहाल्न सक्नुहुन्छ हो किन पढ्न पनि सक्नुहुन्छ बुझ्न पनि सक्नुहुन्छ अहिलेको स्थिति मलाई बताइदिनुहोस् त डाक्टर रिजाल एउटा महत्त्वपूर्ण एजेन्डा हो मुलुकको लागि अब लामो कुरा गरेर मैले यति भने कि मेरो हाम्रो पार्टी सभापतिले भन्नुभएको कुरा सार्वजनिक भएको छ सभापतिले किन बोल्नु त अरू अरू नेताहरूले बोल्नुभएको कुरा सार्वजनिक भइसकेका छ यसमा मैले तपाईँसँग थप टिप्पणी गरेर तर नेपाली कङ्ग्रेस पार्टीभित्र पनि दुईवटा विचार आयो नि त शेरबहादुर देउवाले भन्नुभएको छ लोकमान सिंह कार्कीलाई बनाउनु पर्छ भने कृष्ण प्रसाद सिटौलाले भन्नुभएको छ मैले दुईटा विचार भएन भनेकै छैन त्यसैले मैले यसमा थप विचार तपाईँलाई प्रस्तुत गरेर त्यो दुईटा विचार एउटा विचार हुने होइन त्यसैले निरर्थक रूपमा मैले थप विचार प्रस्तुत गर्नै परेन हाम्रो पार्टीमा यसबारेमा विचार फरक छन् भन्ने कुरा अहिले पनि देखिया छ अहिले पनि बाइसजना केन्द्रीय सदस्यहरूले आफ्नो मत राख्ने भयो त्यसैले अहिले मैले तपाईँसँग बोलेर दुईवटाभन्दा तेस्रो विचार पनि आउने होइन दुईवटा विचारहरू एउटा विचार बनिहाल्ने पनि होइनन् पार्टीभित्र गर्ने कुराहरू पार्टीभित्र बसेर गरौँला पार्टीभन्दा बाहिर चार दलमा बसेर हुने कुरा चार दलमा होलान् राष्ट्रपति र तर पनि विवाद त छताछुल्ल भएर बाहिर आएको छ मैले छैन विवाद भएन अहिले भनेको छैन विरोध छैन मैले भनेको छैन तर यो विषयमा जति भइरहेछ त्यसमा मैले अहिले बोलेर थप केही कुरा आउनेवाला छैन त्यसैले यस विषयमा मैले थप तपाईँ धेरै बैठकमा सहभागी नेता हो नेपाली कङ्ग्रेसको खिलदास रेग्मीको नेतृत्वमा तपाईँको सहमति चुनावी सरकार बनाउन तपाईँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो उच्च स्तरीय राजनीति समितिले सिफारिस गर्दाखेरि काङ्ग्रेसले समर्थन गर्ने पार्टी सभापति सुशील कोइरालाले तपाईँहरूले अनि अहिले चाहिँ हुँदैन भनेर भन्ने त्यो भन्न मिल्छ अनि मैले अरू कुरै गरेन मैले भने नि तपाईँले जे जे कुरा भनिराख्नु भएको छ ती कुरा आएको छैनन् भनिनँ मैले तर त्यसलाई तपाईँको बाढी बहसमा मैले बोलेर त्यसले एउटा निकास देशभरि लाखौँ जनताले सुनिरहेका छन् के होला यो निर्णय पुनर्विचार होला कि नहोला अथवा के होला भन्ने त चौतर्फी जिज्ञासा छ डाक्टर रिजाल मैले यस विषयमा होला नहोला भन्ने भविष्यवाणी गर्नु आवश्यकै भएन मैले यति भने कि विरोध छ हाम्रो पार्टीमा पनि दुईवटा विचार छन् यी विचारहरूलाई निकास दिने कुराका लागि पार्टीभित्रको छलफल होला अथवा यो प्रक्रिया राष्ट्रपति र संवैधानिक परिषदका बिचमा छ ती टुङ्गेला त्यहाँ टुङ्गेर मैले फेरि तिनपल्ट चारपल्ट भनिसके त्यहाँ टुङ्गिएको कुरामा पनि चित्त बुझेन भने अरू वैधानिक प्रक्रियाहरू बाँकी रहन्छन् त्यसैले अब तपाईँले भने जस्तो यही विषयमा बहस म गरिराख्न तयार छैन यस विषयमा मैले थप टिप्पणी गरेर त्यो टिप्पणीले एउटा निकास निकाल्ने पनि होइन मैले अब हामीहरू मूल काम निर्वाचनतर्फ जानेतर्फ ध्यान केन्द्रित हुनुपर्छ जनताले त्यही अपेक्षा गरेका छन् यो विषय छैन मैले भनेपछि लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउने कुरामा कङ्ग्रेस पक्षमा विपक्षमा कसरी उभिन्छ त अब ठ्याक्कै कङ्ग्रेस पार्टी चाहिँ होइन अहिलेसम्म सभापतिको दृष्टिकोण मात्र आएको छ काङ्ग्रेसको आधिकारिक दृष्टिकोण त आएको छैन नि अब काङ्ग्रेसको आधिकारिक दृष्टिकोण आएको छैन पनि तपाईँले भन्नु अथवा आएको छ भन्नु भने पनि त्यसमा मैले तपाईँको बाणी बहसमा बसेर यो चाहिँ हो यो चाहिँ होइन भन्ने कुरा भएन त्यस विषयमा टुङ्गो निरूपण केही गर्नु पऱ्यो भने पनि पार्टीभित्रै गर्ने कुरा हो होइन बैठक पनि बस्दैछ दलका नेताहरूको आज सर्वदलीय शीर्ष नेताहरूको प्रमुख चार दलको बैठक छ शीर्ष नेताहरू कुरा गर्दैछन् यति पटक भनिसके तपाईँले मलाई अरू पन्ध्र पल्ट सोधे पनि मैले यस विषयमा राख्नु नागरिक समाज सडकमा छ मैले डाक्टर रिजाल मैले तपाईँ दलका नेताहरू विभाजित छन् यो अवस्थाको कुरा बताइदिनुहोस् न तपाईँको भन्ने कुराहरू बाँकी होला तपाईँले नयाँ प्रश्न सोध्नु भएको छैन तपाईँले सोध्या प्रश्नहरूको जवाब मैले दिइसकेँ मैले यो विषयमा योभन्दा थप टिप्पणी गर्नु आवश्यक देखिनँ भनिसकेँ तर पनि एउटा कुरा जाँदा जाँदै बताइदिनुहोस् त राष्ट्रपति त परामर्श गरिरहनु भएको छ हिजो मन्त्री परिषदको अध्यक्षलाई पनि भेट्नुभयो मन्त्री परिषदको अध्यक्षले भन्नुभयो पछि हट्न सकिन्न भनेर अब के हो नि त डाक्टर रिजाल होइन म भविष्यवाणी गर्नु मैले आवश्यक देखिनँ के हुने त हेर्दै जानु जे जे हुन्छ मैले यसमा किन थप कुरा यसले चुनावलाई भान्न सक्छ सक्दैन प्रचण्डले भन्नुभएको छ चुनाव हारिन सक्छ भनेर तपाईँले मलाई मैले भने तपाईँ अरू पन्ध्र पटक सोधे पनि मैले भन्ने कुरा भने राष्ट्रपति र प्रधानमन्त्रीका बिचमा प्रक्रिया छ उहाँहरूका बिचमा टुङ्गो लाग्छ त्यो टुङ्गो लागेको विषयमा पनि विरोधमा जो आउनु भएको छ उहाँहरूलाई चित्त बुझेन भने वैधानिक प्रक्रियाहरू बाँकी छ यसलाई वैधानिक प्रक्रियाद्वारा नै टुङ्गोमा पुर्याउने सोच राखिकन हामीले अब निर्वाचनको तर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ तपाईँ पनि स्पष्ट हुनुहुन्न अहिलेको स्थितिमा के गर्नुपर्छ भन्ने कुरामा मैले जति प्रश्न छु म छु मैले बाँडी बहसमा थप कुरा भनेर यसमा थप प्रष्टता अथवा थप निकास अथवा छलफल कम हुने मैले देखेन त्यसैले मैले भन्न यति मात्रै उपयुक्त ठाने डाक्टर रिजाल उसो भए जाँदा जाँदै मलाई बताइदिनुहोस् मुलुकमा चुनाव नहुन पनि सक्छ होइन उसो भए संविधान सभाको निर्वाचन यही मुद्दाले चुनाव हारिन सक्छ निर्वाचन पक्कै हुन्छ चार राजनैतिक दलहरूका बिचमा थुप्रै विषयमा भोलि पनि छलफलहरू होलान् विवादहरू होलान् निर्वाचनकै प्रक्रियाका सम्बन्धमा पनि कतिवटा बेलामा चार राजनैतिक दलका कुरा एउटै नहोलान् त्यो नभएका बेलामा सरकारले एउटा निर्णय गर्दै सबैलाई चित्त बुझाउँदै कुनै कुरा कसैको कसैको चित्त बुझ्ला कुनै कुरा कसैको चित्त बुझ्ला त्यो हेर्दै एउटा वैधानिक प्रक्रियाबाट अगाडि बढ्दै निर्वाचनमा मुलुकलाई पुलाउनुपर्छ चार दलका बिचमा त अब चुनाव जसरी अगाडि बढ्दै जान्छ थुप्रै विषयमा यस विषयमा मात्रै थुप्रै विषयमा पनि सहमति नहुन सक्छन् सहमति नहुँदाखेरि पनि निर्वाचनको प्रक्रिया सहमति गर्दै जाने नि तोड्दै जाने त्यो तोड्न मिल्छ भने तपाईँले मुलुकको यत्रो ठुलो पार्टी नेपाली कङ्ग्रेस होइन सभापति सुशील कोइराला आफूले गरेको निर्णयबाट पछि हट्नुहुन्छ मैले मैले भन्ने कुरा भनिसकेँ अब थप यति मात्रै भने कि निर्वाचनको विषयमा पनि कतिवटा कुरामा निर्वाचनको दिनसम्म पुग्दाखेरि चारै दलका बिचमा एउटै विचार नआउलान् तथापि निर्वाचन गर्नुपर्छ भन्ने कुरामा चारै दलमा सहमति छ निर्वाचनतर्फ केन्द्रित भएर अगाडि बढ्ने हो अब हुने चार दलको बैठकमा अब हुने द्विपक्षीय वार्ताहरूमा निर्वाचनको बाटोमा मुलुकलाई अगाडि लिएर आउ लिएर जानका लागि आवश्यक हुने आवश्यक पर्ने निर्णयहरू गर्नेतर्फ अगाडि लाग्छौँ हाम्रो सभापतिले निर्वाचनको वातावरण बनाउने निर्वाचनका लागि आवश्यक निर्णय निर्णय निर्णयहरू गर्दै जाने त्यही नै प्राथमिक उच्चस्तरीय राजनीतिक समितिको संयोजक त सुशील कोइराला हो नि त्यही हो उच्चस्तरीय राजनीतिक समितिको प्राथमिकता र त्यही अनुसार उच्चस्तरीय राजनीतिक समिति अहिलेसम्म बैठक बस्न सकेकै छैन के गर्दै गर्दैन बस्न नसकेन बैठक बस्छ चाँडै बस्छ निर्वाचनको प्रक्रियामा आवश्यक निर्णयहरू चार पार्टीको उच्चस्तरीय समितिले लिने यत्रो विवाद भइरहेछ किन बैठक बसेको छैन त बस्छ बस्छ नेताहरू बाहिर हुनुहुन्थ्यो कहिले को नेता बाहिर कहिले को नेता बाहिर हाम्रो सभापति त काठमाडौँ हुनुहुन्थ्यो अब मूल नेताहरू काठमाडौँ बाहिर हुँदाखेरि बैठक भएन र बैठक मात्रै होइन कि कतिवटा कुरा त जस्तो हाम्रो पार्टीको सभापतिले द्विपक्षीय वार्ताहरू गरिरहनु भएको थियो दल अरू दलहरू छन् जो दलहरू निर्वाचनको बारे आशंका र दुविधा व्यक्त गरेका छन् तिनीहरूसँग अझै पनि वार्ता हुन्छ बैठक कतिवटा बस्यो भन्ने होइन कि निर्वाचनको बारेमा आशंका र दुविधा व्यक्त गर्ने दलहरूलाई पनि निर्वाचनको तर्फ अगाडि बढाउन सक्नुपर्छ त्यसैतर्फ हाम्रो परीक्षा हुन्छ त्यही नै चाहना जनताको छ कि चाँडै निर्वाचनको पक्षमा छ डाक्टर रिजाल तपाईँ छातीमा हात राखेर भन्नुहोस् त लोकमान सिंह कार्कीको बारेमा जसरी बहस भयो नि नेपाली राजनीतिमा छापामा जताततै यसले के चुनावको वातावरण बिथोल्दैन मलाई लाग्दैन यस्ता यस्ता बहसहरूले निर्वाचनको वातावरण बिगार्छन् भने यी सबै दलहरूका बिचमा हाम्रो आदर्श सिद्धान्त त फरक हुँदा निर्वाचनमा जान्छौँ आदर्श फरक छ सिद्धान्त फरक छ यो पार्टीले होइन हाम्रो पार्टीलाई मत दिनुहोस् भनेर हामी प्रतिस्पर्धा गर्छौँ त्यसले त निर्वाचनलाई फरक पर्दैन निर्वाचनको स्वाभाविक प्रक्रिया हो भने एउटा यस विषयमा पार्टीहरूका बिचमा असहमति हो भने निर्वाचन भाँडिने कुरा गलत कुरा हो भाँडिँदैन यी यस्ता असहमतिका बावजुद पनि किन लोकमान सिंह कार्कीको नाम सिफारिस गर्नुभयो फेरि त्यति त्यता जानु परेन तपाईँ प्रश्न गर्दै हुन्थ्यो त्यसका बारेमा लोकमानजीको बारेमा मैले धेरै दिनुपर्ने जवाब दिइसके अहिले निर्वाचनतर्फ केन्द्रित हुने कुरा हो तपाईँले सोधेको अन्त पछिल्लो प्रश्न लोकमानजीका बारेमा भएको असहमति निर्वाचनको प्रक्रियालाई भाँट्छ कि भाँट्दैन भन्नुभयो मैले लोकमानजीको बारेमा मात्रै होइन अरू विषयमा पनि दलहरूका बिचमा असहमति होलान् हुन्छन् निर्वाचनसम्म पुग्दा तथापि सबै दलहरूमा चार दलका सबै नेताहरू र चार दल बाहिर पनि थुप्रै दलहरू निर्वाचनको बाटोमा अगाडि बढिसके केही दलहरूले निर्वाचनको बारेमा आशंका र दुविधा व्यक्त गरेका छन् ती दलहरूसँग पनि द्विपक्षीय वार्ता भइरहेछ हाम्रो पार्टी सभापतिले आफ्नो ध्यान त्यसैतर्फ केन्द्रित गर्नुभएको छ र तिनीहरूलाई पनि निर्वाचनको बाटोमा अगाडि बढाउनु हामी सबैको मूल कर्तव्य हो मुलुकले निर्वाचन खोजा छ मुलुकले संविधान खोजा छ संविधान सभा खोजा छ संविधान सभाको निर्वाचन खोजा छ सबै यो मात्रै होइन अरू विषयमा पनि हुन सक्ने भोलिका असहमतिका बावजुद निर्वाचनमा जाने कुरामा चार राजनैतिक दल र अरू सबै राजनैतिक दलका बिचमा सहमति हुनुपर्छ त्यो बाटोमा जानुपर्छ भन्ने मेरो भनाइ हो डाक्टर रिजाल हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई मौका दिनुभयो त्यसका लागि तपाईँलाई धन्यवाद छ नेपाली कङ्ग्रेसका नेता डाक्टर मिलेन्द्र रिजाल आदरणीय श्रोताहरू दलहरूको बिचमा जसरी सहमति भयो उच्चस्तरीय राजनीति समितिमा संविधान परिषदले जसरी सिफारिस गर्यो अहिले चौध तर्फी विवाद चर्चा परिचर्चा पक्ष विपक्षमा जनमत उभिएको छ साँच्चीकै लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउनु हुन्छ या हुँदैन भन्ने बारेमा नेपाली राजनीतिमा बहस सुरु भएको छ राष्ट्रपतिले के गर्नुहोला मन्त्री परिषदको अध्यक्षले त भनिसक्नुभयो राष्ट्रपतिलाई भेटेर छिटो निर्णय गरिदिनुहोस् भनेर तर पनि आज सर्वदलीय बैठक आज शीर्ष नेताहरूको बैठक छ यो बैठकले के गर्न सक्छ अथवा अहिलेको स्थितिमा भनियो भने दलहरूको बिचमा जसरी चुनावको लागि सहमति हुनपर्ने वातावरण बन्नपर्ने अथवा चौतर्फी रूपमा अहिले सबैको ध्यान संविधान सभाको निर्वाचनमा केन्द्रित हुनुपर्ने बेलामा अहिले आएर लोकमान सिंह कार्कीलाई तयारको प्रमुख बनाउनु पर्छ बनाउन हुँदैन भने नेताहरू र प्रमुख पार्टीहरू विवादित भएका छन् र यो विवादले साँच्चीकै मुलुकको राजनीतिलाई कहाँ पुर्याउला था अथवा यो विवाद किन भयो यो विवादको पछिको साँच्चीकै रहस्यहरू के के हुन सक्छ भन्ने बारेमा आज हामी बाढी बसमा कुराकानी गर्दैछौँ मुलुकका शीर्ष नेताहरूको यो शीर्ष बैठक जुन बस्दैछ यो बैठकले के लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन सक्दैन अथवा राष्ट्रपतिले नाम फिर्ता लिनुहोस् भनेर भन्न सक्छ यदि त्यो भन्न सकेन भने के हुन्छ काङ्ग्रेस एमालेका शीर्ष नेताहरू भन्न थालेका छन् लोकमान सिंह कार्कीलाई बनाउन हुँदैन भनेर उस भए उच्चस्तरीय राजनीति समितिले किन अथवा संवैधानिक गरे त अथवा एमाले पार्टीको बारेमा आज हामी कुराकानी गरौँ पान सिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन हुँदैन भनेर जुन किसिमको चर्चा परिचर्चा र प्रस्तावहरू अगाडि बढाइरहेछ यो बेलामा के हुन सक्छ त यो चौतर्फी नेपाली जनताको जिज्ञासाको प्रश्नको बारेमा अथवा चासोको बारेमा जिज्ञासाको बारेमा आज हामी बाँडी बसमा कुराकानी गर्दैछौँ र अहिलेको स्थितिमा एमालेको केन्द्रीय समितिको बैठक पनि बस्दैछ एमाले केन्द्रीय समितिको बैठकले के निर्णय गर्ला त अथवा त्यसबारेमा एमाले पार्टीभित्र जुन किसिमको मत देखाएको छ एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले त भनिसक्नुभयो सिफारिसलाई कार्यान्वयन गर्नुको विकल्प छैन पार्टीमा फेरि अर्को निर्णय गर्न नहुने कुरामा उहाँ स्पष्ट हुनुभएको छ भने एमाले अध्यक्ष झलनाथ खनालले स्पष्ट भन्नुभएको छ अहिलेको स्थितिमा खिलराज रेग्मीले जसरी सिफारिस गर्नुभएको छ त्यो सिफारिस राष्ट्रपतिले फिर्ता लिनुपर्छ भन्ने बारेमा उहाँले स्पष्ट बताउनु भएको छ म केही समय विश्राम लिन्छु विश्रामपछि पुनः आउनेछु तपाईँहरू कहीँ नजानु होला नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला बाँडी बस म ऋषि धमला यहाँको बिचमा छु र म विश्रामलाई केही समय रोकेर अहिले एमालेका सचिव युवराज गिवालीतिर जान चाहन्छु हाम्रो बिचमा युवराज गिवाली हुनुहुन्छ युवराजी यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु एमाले पार्टी छ नि कतिवटा विचार कतिवटा दृष्टिकोण कतिवटा चाहिँ छ नि निर्णय गर्दै गर्दै गर्दै आउँछ कतिवटा निर्णय निर्णय गरेको छ लोकमान सिंह कार्कीको बारेमा धेरै पटक निर्णय एउटै निर्णय भएको छ त्यो लोकमान सिंह कार्कीलाई बनाउनु हुन्न भन्ने निर्णय तपाईँको पार्टीको नेता केपी शर्मा ओलीले के भन्नु भएको छ तपाईँलाई थाहा छ यो व्यक्तिगत विचारहरू विभिन्न हुन सक्छ विभिन्न पार्टीमा विभिन्न विचारहरू व्यक्तिका हुन सक्छ एउटै छ के निर्णय छ संस्थागत निर्णय यो लोकमान सिंह कार्की जनआन्दोलनका दोषी हुन् जनआन्दोलनका विरोधी हुन् जनआन्दोलन दमाउनु भूमिका निर्वाह गरेका हुन् उनलाई रायमाझी आयोगले चाहिँ दोषी ठहर गरेको छ र यति हुँदाहुँदै र सर्व अख्तियार जस्तो महत्त्वपूर्ण ठाउँमा संवेदनशील ठाउँमा यस्तो विवादास्पद व्यक्तिलाई त्यसमा पनि उनको मुद्दा नै युवराजी तपाईँलाई मैले बिचमै रोकी कहाँ कहाँ छन् रायमाझी आएको दोषी तपाईँलाई थाहा छ विभिन्न ठाउँमा कुन कुन पदमा छन् कहाँ कहाँ पुगे कसरी सरकारी ओदामा पुगे तपाईँले त्यसको विवरण हेर्नु भएको छ पढ्नु भएको छ लोकमा को बारेमा अब अरू कुरामा गल्ती भयो भन्दैमा फेरि यो कुरामा पनि दोहोऱ्याउनु पर्छ भन्ने जरुरी छैन यो अत्यन्त यो भ्रष्टाचार नियन्त्रण गर्ने कुरा अख्तियारको कुरा अत्यन्त महत्त्वपूर्ण अत्यन्त संवेदनशील कुरा हो अहिलेको मुलुकको समस्यामध्ये भ्रष्टाचार एउटा महत्त्वपूर्ण विषय हो त्यसै भएको हुनाले यस्तो विषयमा यो विवादास्पद व्यक्तिलाई ल्याउनु गल्ती हुन्छ नेता अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदाखेरि के भएको थियो तपाईँलाई थाहा छ होइन त्यहाँ के के भएको थियो त्यहाँतिर म मूल्याङ्कन गर्न अख्तियारले कसैले गल्ती दोषी ठहराएको मान्छेलाई उहाँले के के गर्नुभयो होइन गल्ती रायमाझी आएको दोषीलाई उहाँले कहाँ कहाँ नियुक्ति गर्नुभयो तपाईँलाई थाहा छ त्यसो भए त्यो पनि गल्ती हो त्यो पनि गल्ती हो त्यतिखेर तपाईँहरू किन बोल्नु भएन अहिले यो इस्युलाई उचालिरहनु भएको छ गलत कुराको चाहिँ गलतलाई गलत भन्दै आएका छौँ सही कुरालाई सही भन्दै आएका छौँ त्यसो भएको हुनाले अहिले यो राष्ट्रव्यापी मुद्दाको विषय भनेको छ जनता सडकमा छन् आन्दोलनमा उत्रिएका छन् त्यसो भएको हुनाले यो यसो गर्नु अत्यन्त ठुलो ऐतिहासिक गल्ती हुन्छ भुल हुन्छ यो यो बिर्सेर पनि गर्नुहुन्न यदि भयो भने तपाईँहरू के गर्नुहुन्छ एमाले तन्त्रको चिरहरण हो यो नाङ्गो उपहास यो त चाहिँ के भन्दाखेरि आज शहीदका परिवारहरू रोइरहेका छन् देख्नुभयो भने हिजो तपाईँले टिभीमा शहीदका परिवारहरू रोइरहेका छन् सबै सबैले यसको विरोध गरिरहेका छन् विद्यार्थीहरू युवाहरू होइन तपाईँहरूले सहितको छ नि भावना अनुसार काम गर्नु भएको छ युवराजी अहिलेसम्म सहितको सपना अब गर्नुपर्छ यदि भएको छैन भने त्यो गल्ती कुरा हो बेठी कुरा हो कसैले गरेको छ भने त्यो बेठी कुरा हो अब त्यसो भएर हिजो कुनै गल्ती भएको थियो भने पनि त्यो बेठीको र अब त्यस्तो गल्ती दोहोऱ्याउनु पनि हुन्छ पार्टीको छ नि अध्यक्षले गरेको निर्णय हो यो होइन यो व्यक्तिगत युवाको उहाँहरूले व्यक्तिगत रूपले सहमति दिनुभयो उच्चस्तरीय राजनीति समितिमा तपाईँको पार्टीको अध्यक्ष झलनाथ खनाल हुनुहुन्न हुनुहुन्थ्यो हुनुहुन्थ्यो अनि त्यो त्यो हाम्रो पोलिट ब्युरोको बैठकले सर्वसम्मतिबाट उठाइदियो कसरी उल्टाएको छ त्यहाँ पनि मत विभाजित छ छैन मत विभाजित किन छैन यो कतिपय नेताहरूले लोकमानको पक्षमा लबिङ गरेका छन् नोट अफ डिसेन्ट छैन त्यहाँ चाहिँ पोलिट ब्युरोको बैठकमा कुनै एकजना व्यक्तिको पनि नोट अफ डिसेन्ट छैन अब भाषण कसले के के गर्नुभएको छ म त्यता जान चाहन्न भनेपछि जनताको जुन छ नि भावनालाई तपाईँले कदर गर्नु भएको छ अहिलेसम्म जनआन्दोलनको भावना अनुसार काम गर्नु भएको छ होइन जनआन्दोलनको भावना अनुसार नै हामीले काम गर्दै आएका छौँ अहिले पनि त्यसै अनुसार काम गरिरहेका छौँ गर्नुपर्छ गल्ती भएको छ भने समीक्षा गर्नुपर्छ र गल्ती भएको कहिले काहीँ गल्ती पनि हुनसक्छ हातमा लुचित हुनुपर्छ गल्ती सच्याउनुपर्छ बुद्धिमानहरूले सफर गल्ती गर्दैनन् भनेपछि एमाले पार्टी गल्ती गर्दै गर्दै जान्छ अनि सच्याउँदै जान्छ होइन जहिले पनि एमाले पार्टीले सबभर गल्ती गर्दैन गल्ती भयो भने सच्याउँछ तर कतिपय पार्टीहरू छन् जानी जानी गल्ती गर्छन् र गल्ती भएको कुरालाई ठिक साबित गर्नको लागि अनेक किसिमका प्रपञ्च र दुष्प्रयासहरू गर्छन् अनेक कुतर्क गर्छन् एमाले त्यस्तो गर्दैन एमाले धेरै गल्ती गरेको छ नेपाली राजनीतिमा युवराजी राजनीतिमा विभिन्न व्यक्तिले विभिन्न गल्ती गरेका छन् पार्टीहरूले पनि गल्ती गरेका छन् गल्ती नगर्ने यो धरतीमा कुनै पार्टी हुँदैन गल्ती नगर्ने धरतीमा मान्छे आजसम्म जन्मेको छैन भविष्यमा पनि जन्मिन्न तर बुद्धिमानहरूले गल्ती सबभर गर्नुहुन्न गल्ती भयो भने सच्याउनुपर्छ दुनियाँ यस्तै हुन्छ तर पनि अहिले छ नि तपाईँलाई थाहा छ लोकमान सिंह कार्कीको पक्षमा जनमत विपक्षमा जनमत जसरी छ नि पक्ष विपक्षमा पक्षमा जनमत छैन विपक्षमा छ किन तपाईँको पार्टीका शीर्ष नेताहरू भन्न थालिसके लोकमान सिंह बिना केही हुँदै हुँदैन केही केही व्यक्तिलाई त्यस्तो लागेको होला तर आम जनमत त्यसको विपक्षमा छ आन्दोलनकारी शक्ति विपक्षमा छन् हिजो जनआन्दोलनमा उत्रेकाहरू सबै विरोधमा छन् जनआन्दोलनको त्यति बेला जनआन्दोलनको विरोध गर्नेहरू सायद पक्षमा आउन सक्छन् रुखमागत कटवाललाई प्रधान सेनापतिले बनाउनु भएको थियो नि होइन त्यो रुखमागत कटवाल जस्तो होइन कटवाल त स्वयं प्रधान सेनापति पदमा थिए अहिले त पदमा नभएको व्यक्तिलाई ल्याइएका छ फरक कुरा हो यो भिन्न कुरा हो यो लोकमान नेताहरू चाहिँ के भन्दा नेकपा माओवादीका अध्यक्षले प्रस्ताव गर्नुभयो प्रस्ताव गरेको केपी शर्मा ओलीले प्रस्ताव पार्टीको नेताहरूले भन्नुभएको छ तपाईँको पार्टीको वरिष्ठ नेता केपी शर्मा ओलीले प्रस्ताव गर्नु भएको होइन होइन त्यो होइन किन होइन मिडियामा आइसकेको छ कुरा हो त्यहाँ चाहिँ के भन्दाखेरि प्रचण्डजीले प्रस्ताव गर्नु हो काङ्ग्रेसले समर्थन गर्यो मधेसी दलले नेताले पनि समर्थन गर्नु पुग्नु हो उहाँहरूले त्यहाँ विरोध गर्नु पर्ने थियो भनेपछि एमाले छ नि आफ्नो भागभन्दा लियो अर्को चाहिँ छेकबार गर्न थाल्यो उसो भए कुनै भागमण्ड लिएको छैन निर्वाचन आएको प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई तपाईँले बनाउनु भएको होइन तपाईँहरूको भागमा परे होइन निर्वाचन आयोग निलकण्ठ उप्रेती एमालेको मान्छे व्यक्ति होइन तपाईँले भन्न सक्नुहुन्छ उहाँको बारेमा कुनै विवाद भएन कसैले विरोध गर्यो निलकण्ठको विरोधमा कोही सडकमा उत्र्यो एकजनाले विरोध कहीँ गरेको पाउनु भएको छ सुरुमा छ नि तपाईँहरू हुनुहुन्थेन नि त फेरि हामी विरोधमै थियौँ सदा सर्वदा हामी उच्च स्तरीय राजनीति समितिले सिफारिस गर्दा तपाईँहरू विरोधमा कुरा गर्नुभयो नेताहरू झुक्किनु हो अलमलमा पर्नु हो हामी थाहा लोकमान सिंह कार्कीको ब्याकग्राउन्ड देशको नेतृत्व लिइसकेका हाँकिसकेका नेताहरू कहिलेकाहीँ मान्छे चिप्लिन्छ चिप्लियो भने फेरि चाहिँ सतर्क हुनुपर्छ एमाले चिप्ले यसबाट कुछ भयो एमाले चिप्लिन्न पार्टी चिप्लिया होइन कुनै कुनै नेता गर्नुभएको होइन तपाईँहरूको छ नि यो व्यक्तिगत भागभन्दा है सत्ताको लागि एमाले जे पनि गर्छ आफ्नो संस्थागत निर्णय हो यो काम गल्ती भयो भन्ने कुरा हाम्रो संस्थागत निर्णय हो पोलिट ब्युरोको बैठकको निर्णय हो सर्वसम्मत निर्णय हो तपाईँलाई जानकारी दिउँ सर्वसम्मत हामीले गरेका छौँ त्यही निर्णय हो तपाईँलाई के थाहा हामी चाहिँ बसेर निर्णय गरे मलाई पनि थाहा छ तपाईँको पार्टीको कतिपय निर्णयहरू मैले नै पढेको छु तपाईँ त्यहाँ बैठकमा हुनुहुन्थेन छैन बैठकबाट तपाईँले के के निर्णय गर्नुहुन्छ भन्ने सबै कुरा बाहिर बाहिरकालाई भन्दा भित्रकालाई बढी थाहा हुन्छ भनेपछि भित्र चाहिँ के भएको हो त उसमा भित्र सर्वसम्मत निर्णय भएको लोकमानलाई चाहिँ त्यहाँबाट चाहिँ अख्तियार राख्नुहुन्न भन्ने हाम्रो सर्वसम्मत निर्णय हो यो निर्णय रोक्न सक्नुहुन्छ तपाईँ उसमा होइन यो रोकिनुपर्छ कुनै हालतमा राष्ट्रपतिले के गर्ने त उसमा यो यो यो चाहिँ लोकतन्त्रको उपहास हो यसले लोकतन्त्रलाई बदनाम गर्ने खतम गर्ने सिद्ध्याउने काम गर्छ यो त भयङ्कर ठुलो विशेषको कुरा होइन यो राजनीतिसँग जो भ्रष्टाचारलाई अगाडि बढाउने भ्रष्टा इमान्दार असल मान्छेहरूलाई बरु चाहिँ आरोपित तर्फ यो मुलुकलाई बगाउने यो प्रयास नेपालमा भइरहेको छ एउटा लोकमान्य लोकतन्त्र अख्तियार अख्तियार जस्तो महत्त्वपूर्ण विषय संवेदनशील विषय हजुर तपाईँलाई थाहा थिएन यो कुरा पहिला टुङ्गेला यो विषय यो टुङ्गे यो यो चाहिँ देशभरि आगो बल्छ देशभरि अहिले आन्दोलन चलिरहेछ तपाईँ विभिन्न विद्यार्थी मैले पनि हेरेको छु तपाईँलाई थाहा छ नजिकबाट निहालिएको छु पटस क्लबबाटै पत्रकार सम्मेलन उहाँहरूले गर्नुभएको थियो चलिरहन्छ यो त सुरुमा अलिकति अलिक कम होला यो बढ्दै जान्छ अगाडि बढ्दै जान्छ हेर्नु होला तपाईँ थ्याङ्क यू सो मच युवराज गेवालीजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद छ है उहाँ हुनुहुन्थ्यो एमालेका सचिव युवराज गेवाली आदरणीय एकीकृत माओवादी पार्टीले किन लोकमान सिंह कार्कीलाई रोज्यो त हाम्रो बिचमा हुनुहुन्छ एकीकृत माओवादी पार्टीका नेता बहादुर रायमाझी रायमाझी हजुर यहाँलाई कार्यक्रममा स्वागत छ धन्यवाद तपाईँहरूलाई लोकमान किन प्यारो लोकमान एकीकृत माओवादीको लागि मात्र प्यारो होइन नेपाली काङ्ग्रेस एमाले र मधेस लोकतान्त्रिक मधेसी मोर्चाको पनि सबैको चाहिँ सहमतिको चाहिँ क्यान्डिडेट हो त्यसमा एकीकृत माओवादीको मात्रै एक्लो चाहिँ क्यान्डिडेट हो होइन किन होइन प्रमाण मसँग छ प्रचण्डले भन्नुभएको छ धेरै पटक लोकमान सिंहको बारेमा हाम्रो पनि समर्थन हाम्रो पनि समर्थन हो त्यो मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको प्रस्ताव हो जसरी नेपाली काङ्ग्रेस र एमालेका पनि आफ्नो आफ्नो प्रस्ताव थिए एकीकृत माओवादीको पनि आफ्नो प्रस्ताव थियो जसको कोयादेवी एमी हुनुहुन्थ्यो लोकसेवा आयोगको अध्यक्षमा त्यस कारणले आफ्ना आफ्ना प्रस्ताव थिए त्यो प्रस्तावलाई नेताहरूले त्यसलाई स्वीकार भनेपछि लोकमान सिंह कार्कीले छ नि आन्दोलनको बेलामा के गर्नुभयो तपाईँलाई थाहा छ नेताहरूले माधव नेपालजीले के गर्नुभयो अब झलनाजीले के भन्नुभयो के गर्नुभयो गिरिजाप्रसादले के गर्नुभयो जनआन्दोलन दबाउनको लागि राजाको व्यवस्थासँग मिलेर अब जनयुद्धलाई के गर्नुभयो जनआन्दोलन त काङ्ग्रेस एमाले गरेको हो नि सात दलले गरेको तपाईँले बिर्सिनु भयो क्या हो जनआन्दोलनमा चाहिँ एकीकृत माओवादीको आन्दोलन जनयुद्ध नभइदिएको भएर गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन भएको बैसठी त्रिसठी सालको त्यो बिर्सिनु भयो तपाईँले एकीकृत नहुँदासम्म जनआन्दोलनले चाहिँ माखा धपाएर बसिरहेको थियो होइन भनेपछि तपाईँहरू आन्दोलन विरोधीलाई रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हल विरोध गर्ने यो भनेदेखि लोकमान सिंह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 सूचना देश तथा विदेशमा छरिएर रहेका ठाइला तथा ठाइलीहरूको भेला यही दुई हजार सत्तरी साल वैशाख छब्बिस गते माता तीर्थ औसीको दिन चितवनको चौराहमा हुन गइरहेको हुँदा सम्पूर्ण ठाइला तथा ठाइलीहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गरिन्छ सम्पर्कको लागि अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस अन्ठानब्बे पाँच पचास नब्बे शून्य शून्य चार अन्ठानब्बे पाँच पचास बैसठी तिन सय बत्तिस र अन्ठानब्बे चार बाहन्न त्रिहत्तर